यसले पुऱ्याइदेला मेरी प्रियसीलाई लाइब्रेरीमा भेट हुन्थ्यो क्यान्टिनमा कुरा लाइब्रेरीमा भेट हुन्थ्यो क्यान्टिनमा कुरा आज कलेज बन्द भयो चरे मुटुभित्र छुरा feeling bad dreams. चाहिँदैन स्कुल मलाई चौका अनि छक्का चाहिँदैन स्कुल मलाई चौका अनि छक्का उनकै हातले क्याच हुने भएदेखि पक्का कलेज बन्द भयो झोली मुटुभित्र छुरा